तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम top of the pop hello hi नमस्ते अनि धेरै धेरै स्वागत छ प्रोग्राम टप अफ दि पपमा राइट नाउ कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ अनि म छु तपाईँको साथमा तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि तपाईँ सुन्दै हुनुहुन्छ radio Arpan hundred four point five mega well last विकदेखि हामी हामी नभनौँ म आउने गर्दछु every Sunday after three PM नेपालवाडी समाचारपछि लगभग चार बजेसम्म योभन्दा अगाडि तपाईँले पहिला सुन्ने गर्नुहुन्थ्यो यो समयमा फिल्मी काउन्टडाउन सुन्नुहुन्थ्यो सागरको साथमा आज लास्ट विकदेखि भने म आउने गर्दछु program top of the pop लिएर well program top of the पपमा हामी मार्केटमा भर्खर मात्र आएका नेपाली पप सङ्घहरूलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ तपाईँले नै सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा अनि युट्युबबाट हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा हामी नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ र तपाईँको गुनासोलाई पनि यहीँबाट नै लिने गर्दछौँ जस्तै कुन सङ्घ कतिौँ पोजिसनमा छ भन्ने कुराहरू पनि हामी प्रस्तुत गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा वेल अब भने प्रोग्राम टप अफ दि पपमा पालो भइसकेको छ नम्बर टेनमा रहेको सङ्ग सुन्ने आज नम्बर टेनमा रहेको छ लास्ट विक जुन सङ्ग नम्बर एटमा थियो आज टु स्टेप डाउन भएर नम्बर टेनमा रहेको छ प्रोग्राममा सुरुवातमा राख्दछु नम्बर टेनमा रहेको सञ्जीव सिंहको भोकलमा रहेको एल्बम हेर न हेर छुँदैछ now no Saturday साथ तिमी देउन हात आइगर न मिठो तेरो कति मिठो छ यो पल हामीलाई हेरी मुस्कुराउँछ चाँदनी बोल न बोल नम्बर टेनमा रहेको हेर न हेर सञ्जु सिंहको भोगलमा सुनिसक्नु भएको छ प्रोग्राम टप अफ दि पपमा प्रोग्राम टप अफ दि पपमा अब नै राख्दछु तपाईँको लागि नम्बर नाइनमा रहेको song last week number five पोजिसनमा थियो आज फोर स्टेप डाउन भएर नम्बर नाइनमा रहेको छ हेर्दा राम्रो माछा पुछ्रे vocal by Dharmendra Sewan lyrics गर्नुभएको छ बुद्धि परिवारले ओरिजिनल भोकल भने कुमार बस्नेतको थियो धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परिवारलाई ट्रिब्युट गर्नुभएको सङ्ग टप अफ दि पपको नम्बर नाइनमा रहेको हेर्दा राम्रो माछा पुछ सोच्ने अबको क्रममा राम्रो माछा पुछे मारी राम्रो माछा पैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काछा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा खोजी ल्याइदेऊ काछ रिमेक सङ हेर्दा राम्रो माछा पुज्दै धर्मेन्द्र सेवानको भोकलमा रहेको अनि बुद्धि परिवारको लिरिक्समा रहेको सङ पनि सुनिसक्नु भएको छ program top of the well तपाईँ भर्खर मात्र रेडियो रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो radio Arpan hundred four point five mega hertz र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ त्यसको लागि तपाईँले लगन गर्नुपर्ने हुन्छ W W W dot radio Arpan dot कमलाई वेल मसु अनेरबाट तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ सँगै program pop top of the पपमा वेल अब भने नम्बर एटमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ लास्ट विक नम्बर सेभेनमा थियो आज वान स्टेप डाउन भएर नम्बर एटमा आएको छ उर्मिला कुटुको भोकल अनि लिरिक्समा रहेको एल्बम खोजीबाट टाइटल सङ्ग रहेको छ अबको क्रममा नम्बर एटमा रहेको खोजिरहन्छु queramos. एल्बम खोजीमा रहेको टाइटल सङ खोजिरहन्छु रुमिला कुठीको भोकल अनि लिरिक्समा सुनिसक्नु भएको छ अब भने प्रोग्राम टेबल पपमा नम्बर सेभेनमा रहेको सङ्ग राख्दछु नम्बर सेभेनमा आज रहन सफल भएको छ लास्ट विक नम्बर टेनमा थियो आज थ्री स्टेप अप भएर इथोस ब्यान्डको गल्ती मेरो छैन Sanjay Chaudhary and bullet flow थापाकाजीको भोकलमा रहेको सङ्ग अबको क्रममा हाजरिलो हुनुमा कहीँ कतै अल्झेथे भुला मेरो छैन त्यसैले नजाऊ मलाई गल्ती मेरो छैन इतोस ब्यान्डबाट Sanjay Chaudhary and bullet flow थापाकाजीको भोकलमा रहेको पनि राखिसकेको छु वेल अब भने नम्बर सिक्सको पालो भएको छ नम्बर सिक्समा माया तिमीलाई अभिषेक तमाङको म्युजिक लिरिक्स चाहिँ कमल खत्रीको रहेको छ भने एरेन्ज बि एरेन्जर रहेका छन् विजेश्वर लास्ट विक नम्बर नाइनमा थियो आज थ्री स्टेप अप भएर नम्बर सिक्ससम्म आइसकेको छ यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ अबको क्रममा राख्दछु नम्बर सिक्समा रहेको माया तिमीलाई Mm-hmm. Okay welcome back after this short commercial break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रोग्राम टप अफ दि पपमा कन्ट्रोल रुमबाट टेन्सियन पार्टनर विष्णु श्रेष्ठ अनि यो अनेरबाट तपाईँको दिलको स्वाथी राजन दिल गुरुङ वेल फ्रेन्ड छु नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछौँ प्रोग्राम टप अफ दि पपमा मार्केटमा भर्खर मात्र आएका नेपाली सङ्गीत जुन तपाईँले नि सिआरबिटी पिआरबिटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबबाट हेर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा ऱ्याङ्किङ गर्ने गर्दछौँ well program top of the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 सारे सारे सारे मागा मागा रे सारे सारे सारे पामा पामा मारेगा सारे निजा पनी सागरेगा सारे नयनको त्यो मदिरा नयनको त्यो मदिरा नयनको त्यो मदिरा मागे बानी जालमा गए खैजालमा भोकल प्रमोद खरेलको थियो एल्बम निजरीबाट नम्बर फोर पोजिसनमा रहेको सङ्ग पनि सुनाइसकेको छु वेल तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो radio Arpan hundred four point five mega hertz र तपाईँ इन्टरनेट अनलाइनबाट W W W dot radio Arpan dot कमलाई लगन गरेर पनि सुन्न सक्नुहुन्छ कन्ट्रोल रुममा हुनुहुन्छ टेक्निसियन पार्टनर विष्णु श्रेष्ठ अनि म छु अनेरमा तपाईँको दिलको साथी Rajan Dil Gurung program top of the पपमा वेल अब भने नम्बर थ्री पोजिसनमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ आज नम्बर थ्रीमा रहेको छ द एक्स ब्यान्डको एल्बम भडासमा रहेको सङ्ग सिमाना सिमानामा नेपालको एकहत्तर ठाउँमा सिमाना मिचिएको बारेमा प्रश्न गर्दैछन् सवाल उठाउँदैछन् द एक्स ब्यान्डले एल्बम भडासको भडास मार्फत नम्बर थ्रीमै थियो लास्ट विक पनि आज पनि नम्बर थ्रीमै रहेको छ अबको क्रममा सिमाना द एक्सप्यान्डबाट हो काला पानी मिचेको हो कि बेचेको हो वाला पानी को हो कि बेचेको हो दोस्रो कुरा यो बुझ्नु छ सम्झौता कसले रचेको हो मूर्खाले लड़े नाला पानी अब हाम्रो सिमानालाई द एक्स ब्यान्डबाट एल्बम बडासमा रहेको नम्बर थ्री पोजिसनको सङ्घको पश्चात अब नम्बर टूमा रहेको सङ्ग सुन्नुपर्ने हुन्छ नम्बर टूमा आज रहेको छ लास्ट विक नम्बर वानमा थियो आज वान स्टेप डाउन भएर नम्बर टूमा आएको छ अर्लुप गुरुङको एल्बम बेबी आईबाट title song baby I music lyrics अनि भोकल पनि अर्लुप गुरुङकै रहेको छ अबको क्रममा नम्बर टू पोजिसनको song baby I Oh yeah, I, you. We dance right now, right here, right now. We up in a VIP, baby girl she's next to me baby I album baby आईबाट नम्बर टू पोजिसनको सङ्घ पश्चात भने प्रोग्राम टप अफ दि पपमा एकपटक रिफेक्याप गर्न गइरहेको छु नम्बर टेनमा रहेको थियो हेर नहेर सञ्जीव सिंहको भोकलमा एल्बम मैच्याङ ज्यान बाह्रबाट नम्बर नाइनमा रहेको थियो हेर्दा राम्रो माछा बुझेर एल्बम राष्ट्रको गीतबाट धर्मेन्द्र सेवानको भोकलमा रहेको थियो नम्बर एटमा खोजिरहन्छु भोकल लिरिक्स भाइ उर्मिला कुटुको एल्बम खोजीबाट थियो भने नम्बर सेमा ग नम्बर सेभेनमा गल्ती मेरो छैन इटोस ब्यान्डबाट Sanjay Chaudhary and bullet flow थापाकाजीको भोकलमा रहेको थियो त्यस्तै गरी नम्बर सिक्समा थियो माया तिमीलाई अभिषेक तमाङको म्युजिक लिरिक्स कमल खत्रीको थियो भने एरेन्जर रहेका थिए विश्वेश्वर विजेश्वरको थियो त्यस्तै गरी नम्बर फाइभमा माया लाएर पनि म्युजिक भोकल लिरिक्स किसान मगरको थियो एल्बम रियालिटीबाट त्यस्तै गरी नम्बर फोरमा थियो खैजालमा भोकल प्रमोद खरेलको थियो भने एल्बम निर्झरीबाट रहेको थियो त्यसै गरी नम्बर थ्रीमा सिमाना द एक्स एल्बम बडासमा रहेको सङ्ग थियो भने ब्याकग्राउन्डमा बजिरहेको छ नम्बर टूमा रहेको song baby I vocal music lyrics by हरलुप गुरुङ एल्बम बेबी आईको टाइटल सङ्ग वेल फ्रेन्ड अब भने तपाईँहरूको माझबाट छुट्टिनुपर्छ टाटा बाई बाई गर्नुपर्छ भनेर इसारा मिलिरहेको छ कन्ट्रोल रुमबाट विष्णु श्रेष्ठको तर जानुभन्दा अगाडि तपाईँको लागि नम्बर वानमा रहेको सङ्ग त पक्कै पनि छाड्नेछु यतिन्जेलसम्म radio Arpan hundred four point five mega अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमलाई लगन गरेर संसारको जुनसुकै कुनाबाट सुनेर साथ दिन भयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा थ्याङ्क यू भेरी मच र कन्ट्रोल रुमबाट टेक्निकल्ली सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर विष्णु श्रेष्ठलाई पनि थ्याङ्क यू भेरी मच भन्दै always love Nepali song and music भन्दै म तपाईँको दिलको साथी नम्बर वान पोजिसनमा रहेको एक्कासी कोही last week number number two पोजिसनमा थियो आज वान स्टेप अप भएर नम्बर वानमा रहेको छ भोकल प्रश्न साकेको म्युजिक सुजन केसीको लिरिक सुएस भट्टराईको बेस्ट अफ प्रश्न साकेमा रहे रहेको एक्कासी कोही छाड्दै आजलाई तपाईँको दिलको साथी राजन दिल प्रो राजन दिल गुरुङ प्रोग्राम टप पपबाट टाटा बाई बाई भन्छु हवस् त नमस्ते have a great time radio Arpan एक से चार थोप्लो पांच मेगा हल स्कूल बोर्डिंग कैंपस